टाढा के गर्नुपर्छ टाढा भनेर भन्दाखेरि तपाईँले अब यो गर्नुपर्छ भनेर सबै माग्ने गराएर त्यहाँबाट मैले अलिक किराहरू यस्तो गरेको अन्त झारफुक गर्नुपर्ने किराहरू भनेर भन्यो त्यसपछि मैले भने यस्तो पनि अन्त्य राख्ने घाटको गर्ने अन्त मलाई शरम लाग्यो त्यहाँबाट मैले अनि होइन तपाईँ त्यस्तो शरम मान्नै पर्दैन जाने तपाईँको कामै यस्तो हो भनेर उसको घरको गर्न पायो घरको गर्दा गर्दै त्यस्तो सबै गर्न भयो त्यहाँबाट मैले भने किन यस्तो काम उसले गर्दा गर्दै कम्ती मेरो त खटेला टोक्नु भयो होइन त्यहाँ मैले भने खटेला टोक्नु भयो भन्दा डक्टर गएर पनि त्यो यस्तो गर्छ र तपाईँको डक्टर रोकिएर एउटा भनेको मात्रै लाग्छ मेरो काम गर्न दिनुहोस् ल भन्छ त्यहाँबाट त्यसले त झारफुक गरेर छोडेको अनि त्यस्तो के गर्यो तपाईँको चलायो के के गर्यो भन्नुहोस् त गरेको होइन अङ्गमा फाल्यो पुरा नाङ्गाझार हुनुहुन्छ तपाईँ सबै देखाइएको छ होइन ए तलको चाहिँ माथिको चाहिँ केही होइन तर तलको चाहिँ खुल्ला गराइयो यस्तो खालको अपराध हुन्छ नि तपाईँ जस्तै यो त एक प्रकारको अपराध पनि हो त्यसरी नाङ्गेझार प्रति किन विश्वास गर्नुहुन्छ किन तपाईँलाई भरम लाग्यो कि के लाग्यो अब मलाई त यस्तो भयो कि यो मान्छेले किन यस्तो गर्यो भनेर मैले कसैसँग नि भन्न सकिनँ म आफ्नो गाउँको साथीको पनि किन यस्तो गरेँ रातिमा तपाईँलाई पोलाएर के गरेँ भने मैले अनि झाडफुक गरेँ अनि गरेन भने अनि अर्कोचोटि जाँदा नि एउटा फेरि दिदीलाई लिएर गएँ अनि दिदीले भन्नुभयो म पनि जान्छु गोठामा आउँदाखेरि दिदी अब कोठा जान सिक्छ म एक्लै जाने तर के गर्ने भने तर अरू दुईचोटि गएर झाडफुक गरेर आएको अर्कोचोटि जाँदा पनि त्यस्तो गरेँ मैले अलिक के जस्तो त्यस्तो गर्नुपर्छ र भने तपाईँको कामै यस्तो छ गरेको पहिलोचोटि त्यस्तै अनि आफ्नो गरेर सुन्नु न यदि तपाईँले आपत्ति नजनाएको भए त तपाईँलाई आँटेकै रहेछ नि होइन र त्यो आँटेकै होला सायद मैले फेरि त्यस्तो उजा गरिनँ अनि तपाईँले कतिसँग सम्पर्क गर्नुभयो कि भएन भने मैले म त कतिसँग नि गरेन ए र ल अब त्यसो भए थाहा हुन्छ भने चाहिँ कतिवटा तपाईँको स्कुल चाहिँ ए दुइटै उसले चेक गरेर थाहा पाओ डक्टरले भन्दा पनि उसले त्यसै हेरेर थाहा पायो कि दुइटै ठिक रहेछ भनेर विशेष गरेर मलाई पहिला पनि अलिकति शङ्का थियो किनभने दिनमा होस् या रातिमा विशेष गरेर महिलाहरूलाई रातिमा बोलाउने दिनमा आए भने उनीहरूलाई चाहिँ नि यो अहिले हुन्न बेलुकी आउनुपर्छ भनेर चाहिँ कुरा गर्ने र बेलुकी बोलाउने र राति अबेरसम्म पनि उसले ढोका बन्द गरेर ससाना स्कुले भाइ बहिनीहरू विभिन्न कारणले त्यहाँ जुन आउँछन् त्यहाँनिर उसले चाहिँ रवैया देखाउने र भित्र अँध्यारो कोठामा लाने चुकुल लगाउने लगाउने र भित्र कसैलाई पसन्द नदिनेले गर्दा केही शङ्का चाहिँ मलाई पनि लागेको थियो त्यो पनि युवा केटा त्यसकारणले कारणले शङ्का लागेको थियो जुन तपाईँले यो कुरा गर्नुभयो यसले पक्कै पनि भण्डाफोर गर्छ उसको चरित्रमाथि उसको परिवृत्तिमाथि भन्ने मैले अलिकति आशंका थियो र अहिले तपाईँले प्रस्ताइदिनु भयो अब के विश्वास गर्नुहुन्छ उसको औषधि मलाई बनाइदिन्छु अनि तपाईँले औषधि खानुपर्छ भनेर ए अब चाहिँ चार महिना भएको राखेको छ अरे हो यसो सुन्नुहोस् मैले त के भन्छु भने यदि सक्नुहुन्छ भने मेडिकलमा जानुहोस् बरु मर्न तयार हुनुहोस् तर त्यो एउटा चाहिँ आफ्नो गुप्त अङ्ग समय खोलेर हेर्ने तपाईँ गुप्त अङ्गमा त्यो धुप द्वार गर्ने त्यो त कहिले पनि उपचार हुँदैन हजुर त्यो त हिंसा हो यौन हिंसा हो मेरो घरमा मलाई लाग्यो त्यस्तो सबैले नै त्यस्तो गर्दा रहेछ कि जस्तो लाग्यो अब म त पहिलो त्यहाँ पढेको त तर एउटा कुरा म तपाईँलाई कुरा गरिहालेँ कतिपयले आफूलाई उपचार नभएर अथवा रिस रागका कारणले पनि यस्तो खालको आरोप लगाउँछन् कतै यो असत्य हो भने के गर्नुहुन्छ तपाईँ होइन होइन यो असत्य होइन मैले ऊ माथि रिस होइन होइन मैले त मेरो जाति माथि चिन्तन गरेर Mm-hmm. हस्त धन्यवाद तपाईँले एउटा जागरण दिनुभयो एउटा जागरूक बनाउनु भयो मान्छेलाई तपाईँ एउटा प्रतिनिधिमूलक पात्र पनि हुन सक्यो र तपाईँले जुन जागरण दिनुभएको छ यो अन्धविश्वास अनि अँध्यारो कोठाभित्र गरिने त्यो कालो काम र त्यो एउटा यौन हिंसाको जुन एउटा भण्डाफोर गर्नु भएको छ यसका लागि तपाईँलाई हाम्रो तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौ अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँको विचारले के लाग्यो अन्धविश्वास प्रति मान्छेको जति जाकिन्छन् जति फस्छन् यसप्रति तपाईँको भनाइ भनाइ के छ मेरो भनाइ त के हो भने हामी अब गाउँघरका अब चेलीहरू सबै अन्धविश्वासमा परेर अब त्यस्तो कोही चेलीहरू धेरै खसिएका हामी त्यस्तो गरी चेलीहरू नपस्यौँ अब लगायत म त एक न गरिराखेको थिएँ अब कसो गरौँ के गरौँ अब म त आपतमा परे जस्तो लाग्थेँ कसैसँग जुवारमा आइन मैले अनि त्यही भएर म त्यस्तै अब परेको हुनाले अरू कोही अवस्थामा नपरौँ भन्ने चाहना कति त्यस दिन तपाईँको पनि ती कसो बिग्रिन्छ नि होइन सर यस्तो हुन्छ सर हुन्न हुन्न भन्दा आफ्नो चाहनै छैन भने सर कति हुन्न भनेर जबरजस्ती त हुन्न होइन तर अरू त त्यस्तो तर म मेरो द वे त्यस्ता खालका भएको भए त फस्थ्यो नि त्यस दिन त होइन त्यति फस्थ्यो होला तर मलाई यहाँ त्यस्तो चाहना त्यस्तो ठिकै भएन मलाई त उसले जति जे गर भने पनि मैले अब आफ्नो काम उसले गर्ने होला भनेर मैले त्यही हिसाबमा गएँ होइन तर त्यसले यस्तो यस्तो गर्दाखेरि मेरो मन पर्दा पनि भएन मलाई यहाँ त्यस्तो मेरो हुन्छ भनेर म पनि भएन हस् तपाईँलाई धन्यवाद कतिपय महिलाहरू मन डगमगाउँछन् भन्ने पनि सुनिन्थ्यो त्यो गलत रहेछ भन्ने कुरा तपाईँले प्रमाणित गरिदिनु भयो चाहे देश प्रदेशमा श्रीमान होस् या नहोस् मन बिग्रिने नराम्रा प्रवृत्तिका बिग्रिन्छन् तर अरू चाहिँ बिग्रिनन् भन्ने कुरा यो पनि ज्वलन्त उदाहरण हो यसका लागि धन्यवाद तपाईँलाई हस् सुन्नुभयो श्रोता कति कतिपय धामीले रक्सीको बोतल र कुखुरा पाठा मात्रै ढलाउँदैनन् ताकि महिलाको अस्मिता समेत ढलाउने नियत बोकेको हुँदा रहेछन् कोठाभित्र बसेर हेराउने कैयौं ज्योतिषहरू ठुला सहरमा बदनामी कमाइरहेका खबर आइरहन्थे तर गाउँका धामीहरू भने यसरी बदनाम भएको बिरलै सुनिने गरेको थियो यसर्थ यी बिरलै सुनिने गाउँका धामीका यस्ता कर्तुतमा अरू दिदी बहिनीहरू पनि पर्नु भएको छ भने नलुकाउनु नदबाउनु उनी उनीहरूको भण्डाफोर गरौँ ताकि तपाईँ जस्तै अर्की चेली पनि यौन हिंसामा पर्न नपरोस् हेर्नुहोस् त कम्मर दुख्ने बिमारको झारफुक गुप्त अङ्गमा त्यस्तालाई त भूत लखटे झै लखेट्नु पर्ने होइन र अनि अबदेखि के को धामी झाँक्रीमा विश्वास गर्ने यस्ता धामी झाँक्रीको भर पर्दा अकालमा ज्यान जाला अनि यस्ता रामबहादुर नेपाली जस्ता धामीबाट तपाईँको चेलीबेटीको अस्मिता पनि लुटिएला अबदेखि यस्ता धामीलाई झारफुक गराउने होइन बरु सरकारहरू उनीहरूलाई यसरी नै नाङ्गेझार पार्ने हो कि कसो आजको जीवनको गोरेटोमा प्युठानका दृष्टिबिनको कथा व्याथा सुनौ भगवान्ले कतिपय मानिसलाई जन्म दिन्छन् त्यो जन्म एउटा कारावास सजाय जस्तो हुँदो रहेछ त्यति हुँदाहुँदै पनि ती जन्म दिने भगवान् भनिन्छ उनले एउटा बाँच्नका लागि कुनै न कुनै प्रतिभा चाहिँ दिँदा रहेछन् त्यही प्रतिभा लिएर सडकमा बाँच्नका लागि भौतारिएका छन् एकजना व्यक्ति उनी सदरमुकाम तम्गासको अराखाँची जीप पार्कमा सडकमा बसेर मुरली फुकिरहेका छन् त्यो देखेर मलाई स्थानीय बासिन्दाले केही उनको भलो हुन्छ कि ओजलका खबरमा राखेर भनेर बोलाउनु भएर म यहाँ आइपुगेको छु आज उनैको बारेमा हामी कुराकानी गर्नेछौँ यस्ता असहायहरू दृष्टिबिनहरू कोही अपाङ्गहरू कोही ठुलो बिमार लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेर जीवनको दुहाई मागिरहेका मानिसहरू ओजेलका खबरका लागि धेरै हुनुहुन्छ रेकर्ड गराएका मानिस मात्रै झन्डै एक दर्जन पुगिसक्नुभयो तर सबैको प्रत्येक हप्ता राख्ने हो भने सहयोगदातालाई रुचि नहुन सक्छ सबैलाई सहयोग गरेर साध्य पनि नहोला पनि छानेर हामीले उनीहरूको कथा व्याथा राख्दै आएका छौँ आज हामीले यी व्यक्तिलाई यस कारणले प्राथमिकतामा राखेका हौ जसको एकै परिवारमा तीन तिन भाइ दृष्टिबिन छन् बुवा आमा जमानामा बितिसक्नु भएको छ मात्र सहारा एउटा मुरली छ त्यही मुरलीको भरमा उनी आफू र उनका दुई भाइलाई पाल्नु परिरहेको छ यस कारणले गर्दा हामीले प्राथमिकतामा राखेका हौ सहयोगदाताहरू तपाईँहरूलाई इच्छा लाग्छ सहयोग गर्नुहोस् नत्र नगर्नुहोस् तर उनको कथा व्याथा चाहिँ ध्यान दिएर सुन्नुहोला भन्ने आग्रह गर्दै हामी उनीसँग कुराकानी गर्न गइरहेका छौँ हजुर नमस्कार नमस्कार हजुरको नाम ठेगाना सबै बताइदिनुहोस् न मेरो नाम गिरिप्रसाद आचार्य मेरो चुजा गाविस पाँच नम्बर होला अनि मेरो घर चाहिँ भन्नु पर्यो चुजा खर्क प्युठानको जुना खर्क प्युठानको चुजा खर्क चुजा खर्क चुजा खर्क अनि तपाईँको उमेर चाहिँ कति भयो मेरो उमेर चाहिँ भन्नु पर्यो म छब्बिस साले वैशाख महिनाको मेरो उमेर चालिस वर्षको चालिस वर्षको हुनुभयो हजुर अनि तपाईँका तिनै भाइ दृष्टिबिन हुनुहुँदो रहेछ तिनै भाइ दृष्टिबिन बुवा आमाको मृत्यु कहिले भएको हो म छब्बिस वर्षको हुँदा बुवा बित्नु भयो म चालिस वर्षको हुँदा आमा बित्नु हो अहिले आमा बितेको चार वर्ष भयो बुवा बितेको पन्ध्र बिस वर्ष भयो कसरी जीविका चलाइरहनु भएको छ मैले यस्तै बाँसुलीको भरमा अब मान्छेले जनताले सहयोग गर्छन् बाँसुली बजाउने सहयोग गर्ने उनीहरूले पैसा दिएर खाने खाने यो मुरली होइन यसको नाम चाहिँ बाँसुली हो मुरली हो ए मुरली हो मुरलीको भर पहिला एकचोटि तपाईँले आफ्नो कथा व्यथा झल्किने गरी एउटा मुरली सुनाइदिनुहोस् खोजेको यो जहाँ लान्छ कर्मले हुयो मेरो घर ए भनेपछि तपाईँको घर छैन बास छैन अथवा तपाईँ जहाँ जानुहुन्छ तपाईँको घरै त्यही हो है रामचन्द्रजी नजिक भइदिएको भए गर्थेँ होला मैले अत्यन्तै फुलको तरङ्ग हो फोनको तरङ्गबाट कस्तो सुने खै कुन नि तर मेरो अभ्यास त थाति रह्यो यहाँले सम्झिदिनु भएकोमा म फेरि पनि यहाँलाई मरिमरि धन्यवाद दिन चाहन्छु र यो एकात्तर साल नयाँ जोस नयाँ उमङ्ग एउटा एकदम प्रगति बनोस् दिग्मङ्गलमय शुभकामना उत्तर उत्तर प्रगतिको शुभेच्छासँगै जुन यो तपाईँको कार्यक्रम अत्यन्तै म पनि एउटा सुपर फ्यान हो तपाईँको जो कार्यक्रम जहिले मैले मिल्दाखेरि कहिले पनि सुटाएको हुँदैन तपाईँको पनि उत्तर उत्तर प्रगतिको शुभेच्छा छ तपाईँको हाइट तपाईँको यो प्रोग्रामको स्तरीयता जति छ अझै बढ्दै जाओस् मेरो शुभेच्छा छ हस् धन्यवाद तपाईँहरूकै सहयोगले चलिरहेको छ र विशेष गरेर हामीले विष्णु दाई अनि तपाईँ वैकुण्ठ महत र लक्ष्मण खड्काको प्रस्तुतिलाई हामीले जहिले पनि ओजेल खबरले जीवन गोरेटोमा बढी से बढी प्राथमिकता दिने गरेको छ र आज यी दृष्टिबिनको सन्दर्भमा पनि तपाईँको गीत खोज्नै पर्ने भयो धेरै पटक फोन गरेपछि तपाईँ सम्पर्कमा आउनुभयो यसका लागि धेरै धेरै धन्यवाद हस् अनि तपाईँले यो संसारलाई देख्नु भएको छैन देखेको छैन के लाग्छ संसार कस्तो होला भन्ने लाग्छ खै कस्तो होला लाग्छ अब नदेखेपछि कल्पना के कल्पना त अब म त एउटा शादी बनाउने विचार हो मैले त्यो सकिनँ शादी भनेको विवाह विवाह गर्नु भएको छैन विवाह गर्ने विचार छ विचार छ किन तपाईँलाई तपाईँ जस्तै दृष्टिबेनले पनि साथ दिँदा हुन् किन तपाईँलाई पत्ताएनन् कि के भयो मान्छे त राम्रै हुनुहुँदो रहेछ मलाई पत्ता आएनन् हेर्नुहोस् गरिदिने गर्दैन गरिदिने नगरिदिएपछि अब मैले सकिनँ तपाईँको सपना भनेको एउटा एकमात्र विवाह छ त्यही छ तपाईँ जस्तै दृष्टिबिनलाई के भन्न चाहनुहुन्छ विवाहका लागि होला नि महिला मैले बिहा गर्न चाहन्छु मैले बिहा गर्न चाहन्छु म आफै डोराएर मैले आफै मैले जसरी त्यसलाई पाल्न सक्छु पाल्न सक्नुहुन्छ हजुर धानको रामचन्द्र चन्जी कति मिठो स्वर छ तपाईँको तपाईँले यस्तै भन्ने गर्नुहुन्छ र यो नेपाली लोकसङ्गीतको क्षेत्रमा आदि ताते गर्दैछु होला जस्तो लाग्छ मलाई ठिकै हो प्रयासरत छु अभ्यास गर्दैछु एउटा सङ्गीतको स्टुडेन्ट पनि हो लोकसङ्गीतलाई अत्यन्तै नजिकबाट माया पनि गर्छु हामी यी दृष्टिबिनको कुरा उठाइरहँदा तपाईँलाई झट्ट सम्झ्यौँ र तपाईँकै स्वर सुनौ भन्ने लाग्यो किनभने हामीसँग थियो त्यो गीत तर पनि नयाँ वर्षको अवसरमा हार्दिक मङ्गलमय शुभकामना सहित तपाईँको यो स्वर यी दृष्टिबिनको कथा व्यथामा सुनाउन पाउँदा धेरै खुसी लाग्यो मलाई पनि अत्यन्तै खुसी लाग्यो यहाँले सम्झिदिनु भयो हुन त मेरो आफ्नै आवाज आवाज यो स्वर भए पनि यो गीतको स्रष्टा यो सर्जक अलिकति पुरानो सर्जकलाई सम्झेर मैले जहिले पनि स्टेजमा गाउने गीत हो यो मैले लामो तरिकाले मेरो एउटा आधे ताते एउटा गुरु गीत पनि हो इतिहासमा पुरानो गीत पुरानो गीतलाई सम्झेर हामी जहिले पनि हामी यो गीतलाई गुनगुनाउने गर्छौँ पुरानोलाई सम्झ्यौँ भने नयाँ पक्कै पनि हामी बाँच्छौँ भन्ने हेतुले यी गीतहरू मैले गुनगुनाउने गर्छु जुन पुरानो गीत हो यो मेरो आफ्नै सिर्जनामा भए पनि अर्को सिर्जनामा रहेको गीत मैले प्रस्तुत गरेँ यहाँलाई धेरै धेरै धन्यवाद छ र नयाँ वर्षको शुभकामना सहित सबैलाई मेरो हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु Thank you. भनिदिनुहोस् न केही मायाका केही शब्दहरू कल्पनाको श्रीमतीलाई केही शब्दहरू भन्नुहोस् न कल्पनाको श्रीमती त हुन्छ पक्कै कल्पनाको श्रीमती त मैले अब त्यसलाई मैले उसको नाम हो मैले मैले त्यसलाई राम्ररी सहिलरी मैले जे जे लाउनु सक्छु मैले जे गरेँ मैले पाल्न सक्छु सुनिहाल्नुभयो उहाँ जस्तै दृष्टिबिन बेसहारा वा दृष्टि भएकाहरू भए पनि केही फरक पर्दैन सहारा दिन चाहनुहुन्छ भने उहाँलाई एउटा सपना छ विवाह गर्ने त्यो सपना पुरा गराइदिनु होला तपाईँ कोही बेसहारा महिला हुनुहुन्छ भने एउटा विवाहका लागि तडपिनु भएको छ होइन हे ताइको बिहे परारै भएको परारै भएको मेरो पालो पोहोरै आएको पर्छ अब घरकालाई मना सुनाइदिनुहोस् मायालु धुन जुन धुन सुनेर तपाईँलाई माया गर्नेहरू हुन्